कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित कालजयी गीतहरूको यो विशेष दस्तावेज अजर अमर गीतहरूको आजको दुई सय सत्रौं श्रृंखलामा प्राविधिक मित्र सन्दीप सुन्दा सहित यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन एउटा कविताबाट आज कार्यक्रमको पर्दा खोल्ने अनुमति चाहन्छु कवि शायर साहिर लुधियानवी को ये चमनजार ये जमना का किनारा ये महल ये मनकस दरो दीवार ये मेहराब ये ताक ये चमनजार ये जमना का किनारा ये महल ये मनकस दरो दीवार ये मेहराब ये ताक इक शहनशाह ने दौलत का सहारा लेकर हम गरीबों की मोहब्बत का उड़ाया है मजाक मेरे महबूब कहीं और मिलाकर मुझसे मेरे महबूब कहीं और मिलाकर मुझसे यो कविता मैले धेरैको मुखबाट सुने नेपाली साहित्यकारहरूमा डाक्टर ध्रुवचन्द्र गौतम बानिरा गिरी उपन्यासकार दुस्वा साइमी त्यसै गरी पारिजात र पछिल्लो चरणमा धेरै धेरै पटक यो कवितालाई मैले प्राध्यापक डाक्टर दुर्गा प्रसाद भण्डारीको मुखाग्रबाट पनि सुने उपन्यासकार ध्रुवचन्द्र गौतमले यसका पंक्तिहरूलाई आफ्ना कैयन कृतिहरूमा उद्धृत पनि गरेका छन् महाकवि लक्ष्मीप्रसाद देवकोटाले यो कविता ताजमहल हेर्न जाँदै गर्दा आफूसँगै यात्रामा साथ दिइरहेका श्री प्रकाश घिमिरे सागरदत्त कोइराला र शंकर लामिछाने तीनजनाका साथमा हिँड्दै गर्दा शंकर लामी छानेको मुखबाट बारम्बार सुनेका थिए र देवकोटाले यो कविताको पंक्ति आफू चढ्दै गरेको कारको सिसामा कोर्दै गएका थिए तर यो कवितालाई मैले मुखबाटै पहिलोपटक गाएर सुनेको थिए नेपाली संगीत जगतका महानस्ती हुतराज शर्माबाट जसको भोलिको दिन जन्मतिथि पर्दछ माघ एक गते उन्नाइस सय नब्बेका दिन उहाँ जन्मिनु भएको थियो यी कविताका पंक्ति जस्तै छन् हुदराज शर्माको जिन्दगी पनि यो सारा संसार भएर पनि उनलाई केही महत्व थिएन किनकि उनी यो कविताका पंक्तिकै नायक जस्तो एउटा सल ओढेर लत्रेको पाइन्टमा चप्पल किसार्दै उनी कहिले सुनधारा कालीमटी टंकेश्वर हुँदै रेडियो नेपालको सिंहदरबार प्रवेश गर्थे एक सहनशाह ने ताजमहल बनाके हम गरीबौं का उडाया है मजाक यो उनैको लागि लेखिएको हो जीवनमा उनीसँग संगीत सिक्दै गर्ने एउटा फ्रेन्च केटी ज्यानीसँग उनको विवाह भयो पनि भनिन्छ तर त्यो विवाह सफल भयो वा भएन यसको बारे न परिवारलाई थाहा छ न हुतराज शर्मालाई नजिकबाट चिन्ने कसैलाई थाहा छ आज हुतराज शर्मामा हार्दिक श्रद्धाञ्जली सहित यो कार्यक्रमको शुभारम्भ गर्छौं उनकै संगीतमा रहेको यो कालजयी गीत यसका रचनाकार जसले साहिरलाई अत्यन्त माया गर्नुहुन्थ्यो गीतकार रत्न शमशेर थापा जसले साहिरलाई भेट्ने मौका पनि पाएका थिए संगीतकार उतराज शर्मा स्वर योगेश वैदी अपमान गरी الْعَظِيمِ स्मृतिको पाठ नेपाल बोल्नु पर्छ दश हाम्रो सुरिलो आवाजमा उद्राज शर्माको यही गीतको संगीतका कारण उनलाई तत्कालीन राजा महेन्द्रले रेडियो नेपालमा आजीवन जागिर खान दिएका थिए र यही गीतका कारण उनी रेडियो नेपालका कर्मचारी भए त्यो त्यति बेलाको रेडियो नेपाल थियो जहाँ आँगनमा ठूलो पोखरी थियो पोखरीका वरपर कलाकारहरू बस्थे त्यहाँ कलाकार मात्रै हुन्थे त्यहाँ कुनै पार्टीका कार्यकर्ता हुँदैनथे त्यहाँ त्यति बेला कुनै झण्डा बोक्ने संघहरू थिएनन् कलाकारको सबै निश्चल कलाकारहरू थिए त्यति बेला उदराज पनि त्यही भीड़मा एउटा संगीतकारका रूपमा थिए उदराज शर्मालाई आज धेरैले चिन्दैनन् चिन्ने खालको समाज पनि हाम्रो अब रहेन तर आज नायक श्रीकृष्ण श्रेष्ठ नायिका श्वेता खड्गा नायिका गौरी मल्ल करिश्मा मानन्दहरूलाई नचाउने नृत्य निर्देशक बसन्त श्रेष्ठलाई सबले चिन्छन् तर बसन्त श्रेष्ठलाई नृत्य सिकाउने उतराज शर्मालाई धेरै कमले अब चिनेका हुन्छन् चर्चित गायक योगेश वैद्य रमेश ताम्राकार तोरणमुनि वज्राचारी श्याम मल्ल दीप तारा ताम्राकार सबैलाई मान्छेले सम्झना गर्छन् सुशीला कंसाकार तर तिनीहरू सबलाई संगीत सिकाउने उदराज शर्मालाई मान्छेले अब बिर्सिसके बलिउड गएर चर्चित भएका उदित नारायण झा काठमाण्डु आउँदा उनकै झाको थर भएका अर्का संगीतकार हुतराज शर्माकै बस्थे उनीसँगै संगीत सिक्थे तर उनलाई अब हुतराज शर्मा भनेर चिन्ने उदित नारायण झा पनि भएनन् आजको यो कार्यक्रमको शुरूआतमा उदराज शर्माको त्रियासी जन्म जयन्तीको सन्दर्भमा शुभकामना व्यक्त गर्दै श्रद्धांजलि व्यक्त गर्दै कथाकार कवि अतृप्त पाण्डे लेख्नुहुन्छ संगीतकार हुत्रा शर्माप्रति हार्दिक नमन छ मेरो राजनीतिको खिचातानी र भागबण्डाको संस्कारले दिन प्रतिदिन गाँजिँदै गइरहेको यस क्षणमा विस्मृत पारिँदै लगिएका सद्भावी संगीतकारलाई सम्मान गर्दै अजर अमर गीत कार्यक्रमले स्थान दिनुभएकोमा प्रस्तुता प्रकाश सामीलाई साधुवाद भन्दै कार्यक्रमले सफल गराउनमा समर्पित सम्पूर्ण हातहरूप्रति पनि हार्दिकता बाँड्दछु आजको क्षणमा संगीतकार हुतराज शर्माको संगीतमा बज्ने गीतले मलाई म आफू बालबाटिकामा कविता सुनाउन जाँदैदेखि परिचित हुतराज शर्माको त्यो निश्चल अनुहारको सम्झना गरिरहन्छु उहाँले संगीत बाँध्दा गराउनु भएको गीतहरू संगीतबद्ध गराउनु भएको गीतहरूले सुन्न प्रतीक्षारत छु गीत सुनाउने क्रममा शोभा लोहनीको स्वरको गीत पनि सुन्न आतुर छु भनेर उहाँले लेख्नु भएको छ त्यसै गरी हामीलाई ट्वीटरमा रमन पोखरेलले मेन्शन गर्नुभएको छ कहिल्यै नाम नसुनेका संगीतकार हुतराज शर्माको बारेमा आज धेरै जानकारी पाइने भयो हुतराज शर्माप्रति हार्दिक श्रद्धाञ्जली त्यसै गरी लुसिफरले पनि श्रद्धांजलि व्यक्त गर्दै लेख्नु भएको छ कार्यक्रमको सफलताको कामना र अमेरिकाको डेनबरबाट विशेष गरेर धना पौडेलले लेख्नु भएको छ हुदराज शर्मालाई हार्दिक श्रद्धा सुमन अर्पण गर्दै उनकी छोरी शर्मिलाजीलाई सम्झेको छु यसै कार्यक्रम मार्फत भनेर लेख्नु भएको छ अनिल अधिकारीले पनि हुदराज शर्माको नाम पहिले कुनै भागमा मैले सुनेको थिएँ भनेर उहाँले आफ्नो सम्झना दोहोऱ्याउनु भएको छ भने स्वर सम्राट उपनाम भएका मित्रले ट्वीटरमा मेन्शन गर्नुभएको छ आज मात्र नाम थाहा भएका कलाकार विशेषको कार्यक्रमको पर्खाईमा भनेर यहाँहरू सबैले हुत्रा शर्मालाई यसरी सम्झिनु भएकोमा र सम्झनाका साथ आफ्नो विचार शेयर गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु अनन्त कटवाल आबुधाबीबाट लेख्नुहुन्छ नेपाली गीत संगीत तथा भजनमा जनमाजमा भिज्न सफल विशिष्ट संगीत साधक उत्तरा शर्माज्यूप्रति हार्दिक श्रद्धा सुमन आज पूरै तयारीका साथ उत्तराज्यूका बारेमा धेरै भन्दा धेरै जानकारी पाउनको लागि आतुर छु भनेर लेख्नु भएको छ उत्तराज शर्माले प्रसिद्ध गीतकार रत्न शमशेर थापा वृख रावल मविबी शाह रविन्द्र शाहका गीतहरूमा संगीत गर्नुभयो तर हरेक गीतमा उनको संगीतको एउटा अचम्मको पक्ष के थियो भने त्यसमा हुदराज शर्माको आफ्नै मनमुटुको छाप थियो यहाँ प्रस्तुत छ सविता देवीको स्वरमा मविबी शाहको शब्दमा हुदराज शर्माको संगीतमा यो गीत उन्नाइस सय नब्बे माघ एक गतेका दिन ठूलो भूकम्प आउँदा त्रिचन्द्र कलेज अगाडिको सरस्वती सदनभित्र जन्मिएका हुतराज शर्मा त्यति बेला उनकी आमा पशुपति गएर फर्किँदै थिइन् त्यो दिन उनी जन्मिएका थिए भुइँचालोको दिन जन्मिएका हुतराज शर्माले नेपाली संगीत आकाशमा भुइँचालो नै ल्याइदिए संगीतमा विशिष्ट योगदान पुर्याए बापत उनलाई दुई हजार बीस साल पौष तेह्र गते विशिष्ट संगीतकारको पदवी दिएको थियो नातिकाजी बच्चु कैलाशहरूको बसेको एउटा समितिले त्यसै गरी बीस सालमै उनलाई जनादन समको सिफारिशमा धेरै थरी बाजा बजाएकोमा उस्ताद रामनाथ रायको उपस्थितिमा पुरस्कार दिएको थियो उन्नाइस सालमा उनले धेरै किसिमको बाजा बजाएको हुनाले नाचघरबाट प्रोफेसर कालीप्रसाद शर्माले उनलाई विशेष पुरस्कार दिएका थिए दुई हजार एक्काइस सालमा शिक्षा मन्त्रालय शिक्षा विभाग ले शिक्षा सम्बन्धी संगीत गरेकोमा ठूलो योगदान पुर्याएको अनि पुरस्कृत गरेका थिए नारायण गोपाल गुरूवाचार्यका पिता आशा गोपाल गुरूवाचार्य प्रमुख अतिथि रहेको एक कार्यक्रममा उनलाई दुई साल श्रावण सोह्र गते विशिष्ट संगीतकारको पुरस्कार दिएको थियो नेवारी रंगमंचलाई विशेष गरेर दबु प्याख जुन जसलाई डबली नाटक भनिन्छ त्यो नाटकमा विशेष संगीत गरे बापत पनि उनलाई पुरस्कार दिएको थियो दुई हजार पच्चीस सालमा उनलाई बाल संगठनमा संगीत शिक्षकका रूपमा नियुक्ति दिएको थियो त्यहाँ उनले केही वर्ष संगीत पनि सिकायो उनले भजनमा विशेष गरेर शंकर पशुपति प्राय तिमी नै एक सहारा उदित नारायण झाको स्वरमा हिक्मत मालीको स्वरमा हे मनहरि मन भूली छैन आज मनभरि जस्तो भजन र उदित नारायणकै स्वरमा बसमा र शम्भु तिमी र दिपेन्द्र थापाको स्वरमा विभिन्न भजनहरू रेकर्ड गरेका छन् र ती भजनका कारण पनि हामी उनलाई सम्झना गर्छौं उनका सरिदय मित्र गायक नारायण गोपाल उनका टोलका छिमेकी पनि थिए सम्भवतः नारायण गोपाललाई सानबाबु भन्न पाउने संगीतकारमा हुतरा शर्मा पहिलो हुनुहुन्थ्यो तर समयको अभावले वा एउटा दुर्भाग्यले गर्दा हुतरा शर्माको संगीतमा नारायण गोपालले कुनै गीत गाउन पाएनन् तर दबु प्याख तयार गर्ने बेलामा यी दुवै रात रातभरि बाहिर बसेर कलाकारलाई तालिम दिन्थे यी थिए हुतराज शर्मा जसको जीवनको धेरै समय पुरस्कार थापेर पैसा थापेर बित्यो तर सभागृहमा थापेर आएको पैसा किलागलसम्म घरमा आइपुग्दा रक्तकालीसम्म घरमा आइपुग्दा उनी बाटोभरि अरूलाई बाँडेर सकाएर आउँथे र आफू बोकै घर फर्किन्थे कैयौं पटक त उनले आफ्नो कपड़ा पनि आफ्नो साथीभाइलाई उपहार दिएर आफू सामान्य भोटो र पाइन्ट लगाएर घर फर्केको इतिहास पनि पाइन्छ यस्ता थिए हुतराज शर्मा साहिरको कवितामा उल्लेख भए जस्तै एक सहनशाह ने ताजमहल बना के हम गरीबों का उड़ाया है मजाक भने जस्तै उत्तराज उतराज शर्माले विशेष गरेर संगीतमा अर्का एक गायक कल्याण रिमाल र बिजु रिमालका लागि एउटा राम्रो युगल गीत संगीत गरेका छन् कल्याण रिमाल र बिजु रिमाल चर्चित गायिका सितु रिमालका पिता हुन् सितु रिमाल जो चर्चित संचारकर्मी सुमन खरेलका पत्नी हुन् भने गीतकार किरण खरेलका बुहारी हुन् र कल्याण रिमाल र बिजु रिमाल नेपाली संगीत आकाशमा दुवै पति पति सक्रिय रूपमा गाउने गायक गायिका थिए र यिनको घर बड़ा लोकप्रिय थियो काठमाडौँको धोबीधारामा यिनको घरमा नेपालका धेरै चर्चित साहित्यकारहरू डेरा गरी बसेको इतिहास छ विशेष गरेर चर्चित उपन्यासकार दुर्वचन्द्र गौतमले त्यहाँ आफ्नो जीवनको अत्यन्त ऊर्जाशील समय बिताएको र चर्चित उपन्यासहरू कटेल सरको चोटपटक अलेखी जस्ता कृतिहरू उनले त्यही घरमा डेरा बस्दा लेखेको सम्झना पनि दोहोऱ्याएका छन् तीनै घरपति कल्याण रिमाल र बिजु रिमालको स्वरमा यो गीत उद्रा शर्माको संगीतमा Take da darkness. चिन्हको ठाडो बाटो हाँसी हाँसी काटिदेऊला रविन्द्र शाहको शब्दमा बिजुरी महल र कल्याण रिमालको स्वरमा राजेश्वर उदय पाल्पाबाट लेख्नुहुन्छ हुतरा शर्मा त्यस्ता श्रष्टा जसले हामीलाई मनपर्ने धेरै गायक गायिकालाई संगीत सिकाए भने कतिलाई नृत्य तर आज आफै नेपथ्यको सर्जक बन्न पुगे सम्झना कसैलाई फुर्सद कहाँ धन्न हामीसँग उज्यालो नेटवर्क छ धन्यवाद प्रकाशजी चर्चामा ल्याइदिनुभयो यसै गरी कुमारजङ कार्की लेख्नुहुन्छ श्रदेय प्रतिभाशाली संगीतकार उतराज शर्मामा जन्म जयन्तीको अवसरमा हार्दिक श्रद्धा सुमन यसै मेसोमा यही म बसेकै शहरमा बस्नुहुने र नियमित भेटघाट हुने उहाँकी छोरी शर्मिला शर्माको परिवारजनलाई पनि सम्झन चाहे नयाँ अप्राप्य जानकारीहरू समेत पाउने आशामा भनेर उहाँले लेख्नु भएको छ उत्तराज शर्माको संगीतको एउटा पक्षको चर्चा गर्दा जहिले पनि उनको संगीतमा काठमाण्डुको नेटिभनेस विशेष गरेर स्थानीयताको प्रभाव प्रबल रूपमा पाइन्छ र उनले गीत संगीत गरेका गीतकारहरूमा रामचन्द्र पुडासैनी होस् वा बिर्ख रावल होस् वा रविन्द्र शाह मवि शाह कसैको संगीत गर्दा पनि हुतराज शर्माको आफ्नो संगीत संयोजनको स्पष्ट छाप भेटिन्छ उमेश गौतम लेख्नुहुन्छ हाम्रो फेसबुकमा धेरै पहिला कामना मासिक पत्रिकामा पढेको थिए हुतराज शर्माज्यूको बारेमा आज सुन्न पाइने भयो थ्याङ्क यू प्रकाश दाई भनेर लेख्नु भएको छ भने केशव शाह जो नेपाल दूरसंचारका पूर्व महाप्रबन्धक हुनुहुन्छ उहाँ लेख्नुहुन्छ लेट हुतराज शर्मा म हार्दिक श्रद्धांजलि अर्पण गर्छु म एनटीसी सुन्धारामा हुँदा मेरै कर्मचारी गायक श्याम मल्ललाई भेट्न अफिस बन्द हुने बेला धेरैजसो आउनुहुन्थ्यो मेरो चिन्जान भएन तर राम्रो संगीतकार भन्ने थाहा पाएको थिए रामचन्द्र पुडासैनी अर्को गीतकार पनि मेरै कर्मचारी हो र उसलाई भेट्न उसलाई पनि भेट्न आउनुहुन्थ्यो आज अजर अमर गीतहरू कार्यक्रममा सदा झै तपाईँले डिटेल जानकारी दिनुहुँदा खुशी लाग्यो भनेर लेख्नु भएको छ कार्यक्रममा उतरा शर्माका बारेमा यहाँले पनि थाहा पाएका जानकारीहरू छन् भने हामीलाई अवश्य दिनुहोला मैले प्रसंगवश अघि उठाए आजका चर्चित चलचित्र नृत्य निर्देशक वसन्त श्रेष्ठले उनीसँगै नृत्य सिकेका थिए वा उनका वसन्त श्रेष्ठका गुरू थिए हुदराज शर्मा र हुदराज शर्मा ले आफ्नो संगीतमा तोरणमुनि बज्राचार्य हिक्मत माली लगायत धेरै कलाकारहरूलाई गीत संगीत गरेर सिकाएका छन् त्यसमध्ये शोभा तिवारीको आवाजका बारेमा अतिप्त पाण्डेले चर्चा गर्नुभएको थियो त्यो गीत अवश्य बज्ने नै छ त्यसै गरी केशव शाहले चर्चा गर्नुभएको रामचन्द्र पुरासेनीको गीत पनि बज्नेछ तर अहिले प्रस्तुत छ हुतराज शर्माको आफ्नै संगीत र शब्दमा इन्दिरा श्रेष्ठको स्वर सपना भरी तू मबी पर हाम्रो फेसबुकमा सखवा सभा हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ नेपाली संगीतका धरोहर हुतराज शर्मा हार्दिक श्रद्धा सुमन रेडियो स्टेशनले अर्कै कार्यक्रम बजायो अब डाउनलोड गरेर सुनिन्छ भनेर उहाँले जानकारी दिनुभएको छ उहाँ उपत्यका बाहिर हुनुहुन्छ त्यसै गरी घनश्याम शर्मा पौडेल लेख्नुहुन्छ नेपाली गीत संगीत तथा भजनमा जनमाझमा भिज्न सफल विशिष्ट संगीत साधकप्रति हार्दिक श्रद्धा सुमन सन्तोष ढुगाना लेख्नुहुन्छ मेन्सन गर्नुहुन्छ listening with Nepali melody music भनेर उहाँले आफ्नो ट्विटरमा मेन्सन गर्नुभएको छ डाक्टर बाबु लेख्नुहुन्छ हुतराज शर्माप्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्दछु साथै दाईको मधुर स्वरमा उहाँको बारेमा धेरै कुरा सुन्दा आनन्दित भएको छु भनेर लेख्नु भएको छ गोकुलजीले पनि श्रद्धांजलि व्यक्त गर्दै स्वघोषित कमल नयन आचार्य लेख्नुहुन्छ हजुरको कार्यक्रम र प्रस्तुतिले यसरी तान्छ कि भान्सामा तरकारी डढेको पनि पत्तो पाउँदिन मोहनी नै लाग्या जस्तो छ भनेर लेख्नुभएको छ हेभन मेकर लेख्नुहुन्छ निकै चाखका साथ सुन्दैछु दाजु यो कार्यक्रम हजुरको प्रस्तुतिले मलाई दिवाना बनाउने गरेको छ भनेर लेख्नुभएको छ सानो सम्झनाका पंक्तिहरू हर्षप्रद छन् लोड सेडिङले जताततै अध्ययारो भए पनि मन भने उज्यालो हुन्छ अजर अमर गीतहरूमा कालजयी गीतहरू सुन्दा आज हुतराज शर्मा जुगबारे सुन्दा बयान गरी साध्य नै छैन हुतराज शर्माको सांगीतिक पक्षमा हामीले अहिलेसम्म सुनेका गीतहरूको एउटा फरक पाटो थियो भने अब एउटा यस्तो गीतको चर्चा गरौं जुन गीतकी गायिकालाई विशेष गरेर नेपाली संगीत आकाशमा गोपाल योजनले धेरै प्रस्तुत गरेका छन् र जुन गायिकालाई नारायण गोपालले पनि मुना मदनमा पार्श्व गायिकाको रूपमा प्रयोग गरेका छन् तर हुत्रा शर्माले जस्तो फरक शैलीमा प्रयोग गरेका उनका गीतहरू कम छन् यहाँ प्रस्तुत छ वृख रावलको शब्दमा कमला श्रेष्ठको स्वर मेरो मान्छे देवीराम आचार्य हुतराज शर्माका बारे लेख्नुहुन्छ संगीतकार हुतराज शर्माज्यूलाई जन्मदिनको लाख लाख शुभकामना दाई अजर अमर गीतहरूमा बज्ने हरेक गीतहरू डाउनलोड गरेर आफ्नो मोबाइलमा सुन्न मन छ यसका लागि के गर्नु पर्ला भनेर उहाँले सोध्नु भएको छ र घनश्याम शर्मा पौडेल लेख्नुहुन्छ हुतराज शर्माज्यू जसको आज बजारमा चर्चा सुन्ने प्राय भएको छ यस्तो बेला पनि प्रकाश दाईबाट जानकारीको जानकारीको स्रोतले गर्दा उदराज शर्मालाई चिन्ने मौका पाएको छु भनेर उहाँले लेख्नु भएको छ उत्तराज शर्माको सांगीतिक पक्षका बारेमा यहाँ राजु ढकाल राजन लेख्नुहुन्छ पहिलो पटक सुन्दै गर्दा उदराज शर्मालाई चिने भनेर उहाँले आफ्नो विचार व्यक्त गर्नुभएको छ राजु ढकालजी यति बेला मलेसियामा हुनुहुन्छ र उहाँले यो कार्यक्रम मलेसियाबाट सुन्दै हुनुहुन्छ यहाँ कुमारजङ कार्की धना पौडेलजीले शर्मिला शर्मालाई सम्झना गर्नुभएको थियो होतरा शर्माजीको छोरीलाई उहाँ यति बेला काठमाडौँमा बसेर यो कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँ आफ्नै परिवारसँग बसेर र यहाँहरूको सम्झना पनि सम्भवतः उहाँले पाइसक्नु भएको छ मलाई आशा छ यो कार्यक्रम सुनेर जसरी केएमएल थापाले लेख्नुभएको छ निकै चाक मानेर सुन्दैछु गुल्मीबाट भनेर उहाँले भएको छ र हामीलाई विशेष गरेर टाढा टाढाका श्रोताहरूले दिने प्रतिक्रियाले यो कार्यक्रमको अन्यत्र बस्ने श्रोताहरूलाई मित्रहरूलाई पनि लाभदायी भएको छ जसरी धना पौडेलजीहरूले एउटा मित्र चौतारी गठन गर्नुभए जस्तै यो कार्यक्रम सुनेर एक आपसमा शेयर गर्ने एउटा परम्परा पनि शुरू भएको छ आजको कार्यक्रममा हामीले चर्चा गरेका संगीतकार हुतराज शर्माका बारेमा विराटनगरबाट गायिका रश्मि माते लेख्नुहुन्छ हुतराज शर्माज्यूको संगीतले मोहित भए भनेर अतित्व पाण्डेजीले चर्चा गर्नुभएको गीत थियो गायिका शोभा लोहनीको यो गीतलाई प्रस्तुत गर्नुभन्दा अगाडि यो गीत पहिलो पटक बज्दा पनि हाम्रा धेरै मित्रहरूले गीतका बारेमा अनौठो प्रतिक्रिया व्यक्त गर्नुभएको थियो यस्तो आवाज यस्तो संगीत र यस्तो शब्दको बारेमा शब्द रविन्द्र शाह संगीत हुदराज शर्मा स्वर शोभा तिवारी तिवारीको स्वर रविन्द्र शाहको शब्दमा हाम्रा श्रद्धेय संगीतकार हुतराज शर्माको संगीतमा यस कार्यक्रमका बादमा बारेमा विज्ञान नेवार लेख्नुहुन्छ उज्यालोको ध्वनि तरंगमा बज्ने अजर अमर गीतहरू नेपाली संगीतको एउटा जिउँदो इन्साइक्लोपेडिया आजको श्रृंखलामा हुदराज शर्मालाई हार्दिक श्रद्धांजलि भनेर त्यसै गरी भवानी प्रसाई लेख्नुहुन्छ आज पहिलोचोटि अनलाइनबाट लाइभ सुनिरहेको छु प्रकाश दाई हुतराज शर्मा विशेष अनन्य गरी अन्याय गरी कमजोरमाथि मिठो गीतबाट शुरूआत गर्नुभयो त्यसै गरी जी किम सुङ लेख्नुहुन्छ अजर अमरको चर्चा गर्नु सायद बेकार हुनेछ किनकि जति चर्चा गरे पनि अपुरो नै हुन्छ र यही क्रममा हामीलाई एउटा खुशीको कुरा शेयर गर्नुभएको छ रक्षा नेपालका अध्यक्ष मेनुका थापाले प्रिय छोरी पूजा बोहरा जो सामूहिक बलात्कारमा परेकी थिइन् उनले प्रथम डिभिजनमा सत्तरी प्रतिशतले कक्षा एघार पास गरेकी छन् हजुर सबैलाई धन्यवाद र बधाई छ भनेर उहाँले लेख्नु भएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद मेनुकाजी त्यसै गरी आजको कार्यक्रममा बजेका गीतका बारेमा हाम्रा मित्र उमेश सिगदेल लेख्नुहुन्छ बहुतै बारीकीसँग चुनिदा गीतहरू बजाउनु भएकोमा हार्दिक धन्यवाद भनेर त्यसै गरी हाम्रा मित्र तेजान्द तेजनन्द महर्जन लेख्नुहुन्छ धेरै दिनपछि आज सुन्दैछु खुशी लाग्यो उतराज शर्मालाई हार्दिक श्रद्धांजलि उतराज शर्माको जन्म उहाँको परिवारका अनुसार उन्नाइस सय नब्बेमा स्वस्थानी सकिने दिन उहाँको जन्म भएको थियो र दुई सालमा होलीको दिनमा उहाँको निधन भएको थियो त्यो ठिक एक वर्षपछि स्वर सम्राट नारायण गोपालको निधन भएको एक वर्षपछि उहाँको निधन भएको थियो उतराज शर्मा र नारायण गोपालको घरको दूरी पनि करिब करिब एक्काइस बीसवटा घरभन्दा बढ़ी टाढा थिएन र उहाँहरू एउटै घरको लहरमा उहाँ रक्तकाली कुमरमा बस्नुहुन्थ्यो नारायण गोपाल किलागलमा बस्नुहुन्थ्यो यी दुईको घनिष्ठता निकै गहिरो थियो यसको सम्झना गर्दा पनि त्यति बेलाको नेपाली संगीत आकाशका धेरै कुराहरू याद आउँछन् आजको कार्यक्रमका बारेमा गायिका रश्मिया माते पोखराबाट विराटनगरबाट लेख्नुहुन्छ म त यतिकै चुप लागेर सुनिरहेको छु सर संगीतले मौन बनायो कमला श्रेष्ठको अघि बजेको गीत त कस्तो मिठो भनेर उहाँले प्रतिक्रिया व्यक्त गर्नुभएको छ उत्तरा शर्माका धेरै गीतहरू बजाउने रहर छ हामीलाई तर समयले साथ दिएमा हिक्मत मालीको बिन्ती छ आँसु नझार होस् वा ज्ञान राणाको जिन्दगीमा एउटा मान्छे होस् दरेकालाल जोशीको होस् धेरै गीतहरू क्रममा छन् तर यति बेला निर्मला श्रेष्ठको स्वर छ निर्मला श्रेष्ठले धेरै गीत अम्बर गुरूङको संगीतमा गाएकी छिन् निर्मला श्रेष्ठ जो अहिले अमेरिकामा हुनुहुन्छ र उहाँ अमेरिकामा बसेर आफ्नो जीवनयापन गरिरहनु भएको छ यस गीतमा शब्द छ कुबेर गर्तौलाको कुबेर गर्तौलालाई हामीले किन सम्झना गर्नुपर्छ भने उहाँले नेपाल टेलिभिजनबाट प्रसारण भएको चर्चित टेली श्रृंखला उजेलीलाई लेख्नु भएको थियो उजेलीका पटकथा सम्वाद लेखक कुबेर निरौला जसलाई दिपेन्द्र गौचनले निर्देशन गरेका थिए त्यो उजेलीका लेखकको गीतलाई यहाँ हुतराज शर्माले संगीत गर्नुभएको छ निर्मला श्रेष्ठको स्वरमा निर्मला श्रेष्ठको स्वरलाई हुद्रा शर्माको संगीतमा सुन्दै गर्दा हामीलाई माघ दुई गते जन्मदिन परेकी गायिका स्वर सम्राज्ञी तारादेवीको याद आयो तारादेवीको सम्झनामा कुनै कार्यक्रम भएनन् भनेर गीतकार सुभाष चन्द्र ढुङ्गेलजी बारम्बार सम्झना गरिरहनुहुन्थ्यो यसपालि आगामी शनिबारको दिन आस्था कला केन्द्र महाराजगंजमा रमेश थापाको संयोजनमा तारादेवीका गीतहरूको विशेष प्रस्तुति हुँदैछ हामी माघ तीन गते तारा देवीको विशेष अंक लिएर आइतबार झुल्किनेछौं आजको कार्यक्रमको टिप्पणी गर्दै ट्वीटरमा मेन्शन गर्नुभएको छ लुसिफरजीले निकै पहिला यसै कार्यक्रम मार्फत सुनिएको बुझ्नै कठिन भइसक्यो कालजयी गीत फेरि सुन्न पाउँदा औधी खुशी लाग्यो दाजु धन्यवाद भनेर लेख्नुभएको छ यो यहाँहरूकै प्रेम र स्नेह हो लुसिफरजी अवश्य पनि यहाँहरूको यो प्रेम र स्नेह रहिरह्यो भने हामी यस्ता गीतहरू खोजी खोजी ल्याउने नै छौं शोभा आचार्यजी लेख्नुहुन्छ आज सुन्ने भयो निरू थापा र मनुका बिजी मनुका जी र उहाँहरूले यो कार्यक्रम मिस गर्नुभयो भनेर उहाँले लेख्नु भएको छ भने जय होस् दाजु प्राय गीत त सुनेको हुन्छु तर सर्जकको बारेमा थाहा हुन्न हजुरबाट जानकारी पाउँदा खुशी लाग्छ भनेर यो विजय खत्रीले लेख्नु भएको छ पुनः एकपटक आगामी शनिबार एक बजे महाराजगंज आस्था कला केन्द्रमा हुन गइरहेको तारादेवीको सम्झनाको कार्यक्रमका बारेमा यो जानकारी जानकारीसँगै यस कार्यक्रममा प्रमुख अति चेतन कार्की रहनुहुनेछ नेपालका अहिलेका धेरै युवा पुस्ताका गायक गायिकाहरूले तारादेवीका गीतलाई प्रस्तुत गर्नुहुनेछ मलाई लाग्छ यो धेरै वर्षपछि तारादेवीको सम्झनामा एउटा विशेष कार्यक्रम हुँदैछ रमेश थापाको आयोजनमा आजको कार्यक्रममा अन्तिम गीत राख्न चाहन्छु हिकमत मालीको स्वर निर शाहको शब्दमा यसै गीतसँगै सन्दीप सुन्दास र यो प्रस्तुता प्रकाश हामीलाई विदा दिनुहोस् बिन्ती छ आँसु नजार बिन्ती छ आँसु नजार मैले त तिम्रो मुहारमा ओइली नझर्ने मुस्कान फुलाउने प्रतिज्ञा गरेको थिएँ बिन्ती छ नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज